समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो राष्ट्रीय गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी डॉट कॉट शराब रहेछ दुई घुटुक पिएपछि थाहा भयो शराब रहेछ दुई घुटुक पिएपछि थाहा भयो माया प्रेम उसले धोका दिएपछि थाहा भयो जान्दैनथे जिउँदै मरि बाँच्न कति गाह्रो हुन्छ जान्दैनथे जिउँदै मरि बाँच्न कति गाह्रो हुन्छ हरेक पल जिउँदै मरि जिएपछि थाहा भयो माया प्रेम उसले धोका दिएपछि थाहा भयो छिन्न भिन्न मुटुलाई जोड्न कति गाह्रो हुन्छ छिन्न भिन्न मुटुलाई जोड्न कति गाह्रो हुन्छ धुजा धुजा भएको मन सिएपछि थाहा भयो माया प्रेम उसले धोका दिएपछि थाहा भयो सासै बन्द भएपछि जिउन कति गाह्रो हुन्छ सासै बन्द भएपछि जिउन कति गाह्रो हुन्छ सासै फेर्ने मुख्य नसा खिएपछि थाहा भयो माया प्रेम उसले धोका दिएपछि थाहा भयो कलेजीमै छुने गजल लेख्न कति गाह्रो हुन्छ कलेजीमै छुने गजल लेख्न कति गाह्रो हुन्छ जब मैले हातमा कलम लिएपछि थाहा भयो शराब रहेछ दुई घुटु पिएपछि थाहा भयो माया प्रेम उसले धोका दिएपछि थाहा भयो गजलकार अनुरागी विनोदको गजल थियो यो नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सदाबहार गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी अचेल रगत भेटिन्छ पानी भेटिन्न अचेल रगत भेटिन्छ पानी भेटिन्न बेपत्ता नागरिकको निशानी भेटिन्न सरकारको लिन्छ शान्ति ल्याउँछु भन्दै सरकारको लिन्छ शान्ति ल्याउँछु भन्दै दुर्भाग्य शान्ति डाकेको बिहानी भेटिन्न बेपत्ता नागरिकको निशानी भेटिन्न खाडीमा भेटिन्छ सपथोक दिनमा खाडीमा भेटिन्छ सपथोक दिनमा राति प्रियाको हातको सिरानी भेटिन्न बेपत्ता नागरिकको निशानी भेटिन्न आफ्नो आचरण सुधार्नुहोस् महोदय आफ्नो आचरण सुधार्नुहोस् महोदय यो सहरमा कोही बैमानी भेटिन्न अचेल रगत भेटिन्छ पानी भेटिन्न बेपत्ता नागरिकको निशानी भेटिन्न हाल दोहा कतारमा प्रवासी जीवन बिताइरहनुभएका रुद्रपुर दुई रूपन्देहीका गजलकार दीप मिलनको गजल थियो यो यसपछि मसँग अर्को पनि एउटा गजल छ गजलकार शेखर विकल्पको अलि कति आँसु अनि चोट बिक्रीमा छ अलि कति आँसु अनि चोट बिक्रीमा छ किन्नुहोस् हजुर मेरो पनि भोट बिक्रीमा छ बेपत्ता छन् छोरी अनि छोरा सहितमा बेपत्ता छन् छोरी अनि छोरा सहितमा यस्तै यस्तै जिन्दगीको खोट बिक्रीमा छ किन्नुहोस् हजुर मेरो पनि भोट बिक्रीमा छ नेपालीको पसिना त हिजै बेचिएछ नेपालीको पसिना त हिजै बेचिएछ अब बाँकी पहिचानको कोट बिक्रीमा छ किन्नुहोस् हजुर मेरो पनि भोट बिक्रीमा छ आऊ बेच अनि तिम्रो जीवन बनाऊ आऊ बेच अनि तिम्रो जीवन बनाऊ निब्ने लाको जीवन र चुरोट बिक्रीमा छ किन्नुहोस् हजुर मेरो पनि भोट बिक्रीमा छ हल्ला सुन्छु पहिले जस्तै यो चुनावमा पनि हल्ला सुन्छु पहिले जस्तै यो चुनावमा पनि नेताजीको पुरानै अठोट बिक्रीमा छ अलि कति आँसु अनि चोट बिक्रीमा छ किन्नुहोस् हजुर मेरो पनि भोट बिक्रीमा छ एउटा मौका आयो फेरि बेरोजगारका लागि एउटा मौका आयो फेरि बेरोजगारका लागि झन्डा बोक्नेको आवश्यकता छ प्रचारका लागि कोही आउँछन् घर दैलोमा भोट माग्नलाई कोही आउँछन् घर दैलोमा भोट माग्नलाई कोही भने अनुरोध गर्छन् बहिष्कारका लागि झन्डा बोक्नेको आवश्यकता छ प्रचारका लागि अरू जस्तो झ्याङ होइन गजलकार हुँ यार अरू जस्तो झ्याङ होइन गजलकार हुँ यार मैले मेरो भोट बेच्दिन एक हजारका लागि झन्डा बोक्नेको आवश्यकता छ प्रचारका लागि नेता भाषण गर्छन् कार्यकर्ता ताली बजाउँछन् नेता भाषण गर्छन् कार्यकर्ता ताली बजाउँछन् म भने गजल लेखिरहेछु मङ्सिर चारका लागि एउटा मौका आयो फेरि बेरोजगारका लागि झन्डा बोक्नेको आवश्यकता छ प्रचारका लागि ठुला सैन अछामका गजलकार कमल सङ्घर्षको गजल थियो यो कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु म तपाईँहरूकै गाउँले साथी गजल वाचनकै क्रममा मसँग अर्को एउटा गजल छ बिर्तामोड नयाँ बस पार्क झापाका गजलकार रहस्य विक्रम चिमुरियाको गजल मेरो हात परिसकेको छ चिनोमा माया पिरती हुन्छन् राखिराख चिनोमा माया पिरती हुन्छन् राखिराख त्यहाँ जीवन पद्धति हुन्छन् राखी राख बाका ती अर्तीहरू आज तितो लागे पनि बाका ती अर्तीहरू आज तितो लागे पनि भोलि गएर ओखति हुन्छन् राखी राख त्यहाँ जीवन पद्धति हुन्छन् राखी राख आमाले भन्नुहुन्थ्यो यी कनिकाहरू फेरि आमाले भन्नुहुन्थ्यो यी कनिकाहरू फेरि अनि कालमा बासमती हुन्छन् राखी राख त्यहाँ जीवन पद्धति हुन्छन् राखी राख अभावमा मेहनतका साथ लेखिएका अभावमा मेहनतका साथ लेखिएका तिनै गजल सम्पत्ति हुन्छन् राखी राख त्यहाँ जीवन पद्धति हुन्छन् राखी राख पठाएका पत्रहरूबाट दिवान बन्छ पठाएका पत्रहरूबाट दिवान बन्छ जतन गरेर जति हुन्छन् राखी राख चिनोमा माया पिरती हुन्छन् राखी राख त्यहाँ जीवन पद्धति हुन्छन् राखिराख म फेरि पनि गजलकै क्रमलाई जोड्न चाहन्छु हाल दोहा कतारमा कार्यरत पथरी मोरङका गजलकार दीपक दियालको गजल मेरो हात परिसकेको छ आगो बिना मनमुटु बलेको हेर्न आऊ आगो बिना मनमुटु बलेको हेर्न आऊ चिता बिना जिउँदो लास जलेको हेर्न आऊ किश्री राचु कुन अनि कस्तो हालतमा म घिस्रिरहेछु कुन अनि कस्तो हालतमा म लेखा नियतिले छलेको हेर्न आऊ चिता बिना जिउँदो लास जलेको हेर्न आऊ मसान घाटमा गाडिएको म मुर्दा होइन मसान घाटमा गाडिएको म मुर्दा होइन शरीर आत्मा सडिएर गलेको हेर्न आऊ चिता बिना जिउँदो लास जलेको हेर्न आऊ पत्थरका मूर्ति देउता के साँची बन्न सक्छ पत्थरका मूर्ति देउता के साँची बन्न सक्छ तिम्रो प्रेमको जिउँदो मूर्ति ढलेको हेर्न आऊ चिता बिना जिउँदो लास जलेको हेर्न आऊ खोतल्दैछौ चिहानहरू किन र के का लागि खोतल्दैछौ चिहानहरू किन र के का लागि खरानी भई बतासमा चलेको हेर्न आऊ आगो बिना मनमुटु बलेको हेर्न आऊ चिता बिना जिउँदो लास जलेको हेर्न आऊ समाचार मनोरञ्जन साहित्य खेलको सूचना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो

will be कहीँ नसुनेको कथाले आँखा जो भरिरह्यो कहीँ नसुनेको कथाले आँखा जो भरिरह्यो नदीको त्यो धारसँगै जिन्दगी जो तरिरह्यो रोग लागेर आज बिचरो नचाहँदा नचाहँदै रोग लागेर आज बिचरो नचाहँदा नचाहँदै बेसहारा हाँगाबाट पाजै जो झरिरह्यो नदीको त्यो धारसँगै जिन्दगी जो तरिरह्यो मान्छेको जिन्दगीभित्र यस्तै यस्तै कथा व्यथा मान्छेको जिन्दगीभित्र यस्तै यस्तै कथा व्यथा रोगभन्दा नि छोराछोरी सम्झेर जो मरिरह्यो नदीको त्यो धारसँगै जिन्दगी जो तरिरह्यो चित्र प्रसाद मात्र चित्र भई झुन्डिरह्यो चित्र प्रसाद मात्र चित्र भई झुन्डिरह्यो निर्जीव त्यो तस्विरमा फुल जो परिरह्यो नदीको त्यो धारसँगै जिन्दगी जो तरिरह्यो जीवन दिँदै आएका आज स्वयं आफैले गुमाए जीवन दिँदै आएका आज स्वयं आफैले गुमाए एकादेशको त्यो कथा आज जो पढिरह्यो कहीँ नसुनेको कथाले आँखा जो भरिरह्यो नदीको त्यो धारसँगै जिन्दगी जो तरिरह्यो गजलकार मानन्द्र अभागीको गजल थियो यो हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइसकेका छौँ जाँदा जाँदै गजलकार योगेन ढोलीको गजल वाचनसँगै एक हप्ताको लागि हुन चाहन्छौँ हवस् त नमस्कार लुच्छा चुँडी हुँदा माया फाटियो उसै बेला लुच्छा चुँडी हुँदा माया फाटियो उसै बेला वियोगले मेरो मुटु काटियो उसै बेला दुमो राखी साँचेको थिए अलिकति खुसी दुमो राखी साँचेको थिए कति खुसी पराईले दुःख सुम्पी साट्यो उसै बेला वियोगले मेरो मुटु काट्यो उसै बेला झेल गरी फाँसी दिई चोखो प्रित मार्न झेल गरी फाँसी दिई चोखो प्रित मार्न समयले पासो डोरी बाट्यो उसै बेला वियोगले मेरो मुटु काट्यो उसै बेला उजाडियो जिन्दगी नै फुल बिना आज उजाडियो जिन्दगी नै फुल बिना आज अर्कै माली आईबाटै छाट्यो उसै बेला वियोगले मेरो मुटु काट्यो उसै बेला हाँसो दिन्छु भन्दा भन्दै प्रतीक्षामा राखी हाँसो दिन्छु भन्दा भन्दै प्रतीक्षामा राखी भावीले नै दुखीलाई ढाट्यो उसै बेला लुछा चुनी हुँदा माया फाट्यो उसै बेला वियोगले मेरो मुटु काट्यो उसै बेला